युएमा सरकार ढाल्न योजना बनाएको भन्दै चौसठी जनालाई जेल सजाए सेनाले दिएको अडचालिस घण्टाको अल्टिमेटम इजिप्ट राष्ट्रपति मोर्चीद्वारा स्वीकार र पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत उत्कृष्ट युवा खेलाडीको उपाधि उसुकी साहना बमजमलाई उत्कृष्ट प्रशिक्षक क्रिकेटका प्रबोध दासा नायक घोषित भीम थापालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभर एकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा तपाईँलाई स्वागत छ सहकर्मी ध्रुवसँगै म सम्झना अब समाचार विस्तारमा संयुक्त राष्ट्रसङ्घका महासचिव मानके मुनले संविधान सभाको निर्वाचन निष्पक्ष विश्वसनीय एवं प्रजातान्त्रिक रूपमा सम्पन्न हुनुपर्नेमा जोड दिँदै नेपालको राजनैतिक प्रक्रियामा सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ परराष्ट्र मन्त्री माधव प्रसाद घिमिरेसँग गैराती जेनेभामा भएको भेटवार्तामा महासचिवानले सन् दुई हजार बाइससम्ममा अति कम विकसित मुलुकहरूको सूचीबाट उक्लन नेपालले गरेको प्रयासको सराहना गर्दै सहस्राब्दी विकास लक्ष्य प्राप्तिमा नेपालले हासिल गरेको प्रगतिको प्रशंसा गर्नुभयो दिगो राजनैतिक स्थायित्वले दिगो विकासको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने उल्लेख गर्दै उहाँले विश्व शान्ति स्थापनामा नेपाली शान्ति सेनाले पुर्याएको योगदानको स्मरण गर्नुभयो नेपाली शान्ति सेनाको बलिदान त्यसैखेर जाँदैन उहाँले भन्नुभयो त्यस अवसरमा मन्त्री घिमिरेले संयुक्त राष्ट्र संघको बडापत्र प्रतिको नेपालको प्रतिबद्धता दोहोर्याउँदै अन्तरिम मन्त्री परिषद गठन तथा संविधान सभा निर्वाचनको मिति घोषणाप्रति संघले गरेको स्वागतको नेपाल सरकारको तर्फबाट आभार व्यक्त गर्नुभयो नेपालको वर्तमान राजनैतिक अवस्था शान्ति प्रक्रियामा भएको प्रगति तथा मङ्सिर चार गते संविधान सभाको निर्वाचन गर्न सरकारले थालेको तयारीबारे जानकारी दिँदै मन्त्री घिमिरेले निर्वाचनका निम्ति राष्ट्रसङ्घ तथा महासचिवबाट सहयोग एवं ऐक्यबद्धताको अपेक्षा नेपालले गरेको बताउनुभयो सबै राजनैतिक दलहरूलाई निर्वाचनमा सहभागी गराउने सरकारको प्रतिबद्धता दोहोऱ्याउँदै मन्त्री घिमिरेले स्वतन्त्र निष्पक्ष निर्वाचनका निम्ति सरकार लागि परेको जानकारी दिनुभयो भारतीय विदेश मन्त्री सलमान खुर्सिद तीन दिने औपचारिक भ्रमणका लागि आगामी साउन छ गते नेपाल आउने भएका छन् सिनिया स्टेट काउन्सिलर याङ जेसीले नेपाल भ्रमण गरे लगतै भारतीय पक्षले भ्रमणका लागि चासो देखाएको हो यसअघि पटक पटक भ्रमणका लागि प्रयास भए पनि मिति तय भने हुन सकेको थिएन नेपाल भारत विदेश मन्त्री स्तरीय बैठकमा भाग लिन खुर्सिद नेपाल आउन लागेको बताइएको छ यद्यपि नेपालको परराष्ट्र मन्त्रालय र काठमाडौँ स्थित भारतीय राजदूतावासले भ्रमणबारे टिप्पणी गर्न चाहेनन् नेपालका परराष्ट्र मन्त्री माधव प्रसाद घिमिरे हाल जेनेवा भ्रमणमा रहेकाले उहाँ शनिबार फर्किएपछि मात्र औपचारिक जानकारी दिने बताइएको छ चिनिया पक्षले नेपालको निर्वाचनलाई सहयोग गर्ने घोषणा गरे लगतै सोही प्रयोजनको लागि भारतीय विदेश मन्त्री नेपाल आउन लागेको अनुमान गरिएको छ नेपालले निर्वाचनमा सहयोग गर्न दात्रे नेकालाई आह्वान गरिसकेको छ यसैबीच नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले नेपालको अहिलेको आर्थिक वृद्धि दर सन्तोषजनक नभएको बताउनु भएको छ सरकारले राम्रो काम गरे नेपालको आर्थिक अवस्था सुध्रने उहाँको भनाइ छ बाह्रको भलोही भ भरवलिया गाविसको भङ्गरी नदीमा पुल निर्माणको शिलान्यास कार्यक्रममा राजद जयन्त प्रसादले नेपालको प्रगतिमा भारतले आफ्नो प्रगति देख्दै आएको बताउनुभयो नेपालको राजनैतिक आर्थिक र विकास निर्माणमा भारतले सहयोग गरिरहने उहाँले बताउनुभयो मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले चुनावी वातावरण बनाउन दलहरूसित आग्रह गर्नुभएको छ पूर्व सांसद मञ्चको टोलीसँग आज बिहान भएको छलफलमा रेग्मीले चुनावको लागि सरकारको तर्फबाट तयारी पूरा भएकाले अब आवश्यक वातावरण बनाउने जिम्मा दलहरूको भएको बताउनुभयो चुनावको मिति घोषणा भइसकेकाले अब उम्मेद्वारी दिने र मत हाल्ने वातावरण बनाउन दलहरूको प्रतिबद्धता आवश्यकता रहेकोमा उहाँले जोड दिनुभयो रेग्मी निवास बालुवाटारमा भएको छलफलमा पूर्व सांसद मञ्चले चुनावको मिति घोषणा गरेको प्रति स्वागत व्यक्त गर्दै असन्तुष्ट दलहरूलाई सहमतिमा ल्याउन आग्रह गरेको थियो एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने बताउनु भएको छ नेपालका लागि जापानी राजदूत कोनियो ताका हासीसँग आज बिहान आफ्नै निवास लाजिमपाटमा भएको भेटमा प्रचण्डले असन्तुष्ट दलहरूलाई पनि निर्वाचनमा सामेल गराउन सरकार र उच्च स्तरीय राजनैतिक समिति लागि परेको र मंगिर चारमा नै निर्वाचन हुने बताएको उहाँको सहयोगी शिव खकुरेले जानकारी दिनुभयो उहाँका अनुसार राजदूत ताका ताकाहासीले निर्वाचनको तयारीबारे प्रचण्ड समक्ष जिज्ञासा राख्नु भएको थियो राजदूत ताका ताकाहासीले नेपालमा स्वतन्त्र निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुझाव दिनुभएको थियो साथै उहाँले निर्वाचनको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो यस्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र विवाद नभएको दावी गर्नुभएको छ सातौं महाधिवेशनपछि माओवादी कार्यनीति र रणनीतिमा एक ढिका भएको उहाँको भनाइ छ माओवादी प्रवेश गरेका धनुषाका विभिन्न दलका नेता कार्यकर्तालाई स्वागत गर्दै प्रचण्डले पार्टीमा अहिले संगठनात्मक सेटिङ मिलाउने काम भइरहेकोले चार गतिदेखि शुरू हुने विस्तारित बैठकले सेटिङ मिलाउने काम गर्ने बताउनुभयो पार्टी कार्यालय पेरिस डाँडा कोटेश्वरमा भएको कार्यक्रममा प्रचण्डले मधेसमा माओवादी प्रवेशको लहर बढेकाले माओवादीको दायित्व बढेको बताउनुभयो पार्टी प्रवेश गर्नेहरूलाई क्षमता अनुसारको जिम्मेवारी दिने प्रचण्डको भनाइ छ कंग्रेस नेताहरूले नेपाली राजनीतिमा गिरिजा प्रसाद कोइरालाको आवश्यकता खड्किएको बताएका छन् पूर्व सभापति स्वर्गीय कोइरालाको नब्बे जन्म जयन्तीको अवसरमा काठमाण्डुमा गरेको कार्यक्रममा कंग्रेस नेताहरूले कोइराला जस्तो राजनेताको अभावमा राजनैतिक संक्रमणका लम्बिएको बताएका छन् वरिष्ठ नेता शेरबहादुर देवालले कोइराला छिटो निर्णय गर्न सक्ने राजनेता भएको बताउनुभयो बाबु संक्रमण कालमा छिटो र सबैलाई मनाउन सक्ने राजनेताको रूपमा मैले स्मरण गरेको छु देवालले भन्नुभयो अहिले नेपाली राजनीतिमा उहाँको खाँचो छ उहाँले अब चाहेर पनि मंगसुर चार गतेको चुनाव कसैले रोक्न नसक्ने बताउनुभयो सरकारको गठन निर्वाचन सम्पन्न गर्नको लागि भएको हो अब सबै कुरा छाडेर दलहरूले सरकारलाई सहयोग गर्नुपर्छ देउवाले भन्नुभयो उहाँले निर्वाचन हुन्न भन्ने हल्लाको पछि नलाग्न पनि आफ्ना कार्यकर्तालाई आग्रह गर्नुभयो कार्यक्रममा महामन्त्री कृष्ण प्रसाद सिटोलाले स्वर्गीय कोइरेलाको त्यागबाट नै मुलुकमा गणतन्त्र आएको बताउनुभयो महामन्त्री सिटोलाले मङ्सिर चार गते हुने चुनावलाई अब कसैले चाहेर पनि सार्न र टार्न नसक्ने बताउनुभयो कार्यक्रममा जनआन्दोलनका घाइते केदारनाथ तिमिसिनालाई सम्मान गरिएको थियो तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले चुनाव मधेसी दलबीच एकीकरण चुनावमा मधेसी दलहरूबीच एकीकरण हुन नसके पनि चुनावी तालमेल हुने बताउनु भएको छ एकताका लागि विभिन्न चरणमा सामूहिक र छुट्टा छुट्टी वार्ता भइरहेको ठाकुरले बताउनुभयो आज सरलाईको नवलपुरमा आयोजित पत्रकार भेटमा प्रयास सकारात्मक भएको उल्लेख गर्दै कम्तीमा उम्मेद्वारी दिँदा स्थानीय तहमा तालमेल हुने सम्भावना औल्याउनुभयो अर्को प्रसङ्गमा ठाकुरले चुनावका लागि दलहरूले सत्ता छाडेर वर्तमान सरकार बनाएको हुँदा चुनाव भनेमा शङ्का गर्न नमिल्ने बताउनुभयो सत्तामा जाने दल नै बाहिर छन् उहाँले भन्नुभयो चुनाव भएपछि सत्तामा यिनै दल जाने भएकाले चुनावको पक्षमा सबै दल छन् उहाँले दलहरूले सत्ता छाडेर चुनावकै सरकार छाडेर त्याग गरेको उल्लेख गर्नुभयो ठाकुरले चुनाव विरोधी पार्टीसँग सरकार दलहरूले मिलाउने प्रयास जारी राखेको बताउनुभयो पुरै संरचना बदल्नुपर्ने वैद्य नेतृत्व माओवादीको माग पूरा गर्न कठिन हुने उहाँको भनाइ छ राजेन्द्र महतोले नेतृत्व गरेको सद्भावना पार्टी र कौटिल्य शर्मा संरक्षक रहेको संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाबीच एकीकरण भएको छ आज रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर दुई पार्टी पार्टीबीच एकीकरणको घोषणा भएको हो आदिवासी मधेसी दलित र पिछडिएका वर्गलाई शान्तिपूर्ण आन्दोलनबाट अधिकार सम्पन्न पार्न संकल्प सहित दुई पार्टी पार्टीबीच एकीकरण भएको हो मोर्चाका संरक्षक शर्मालाई सद्भावना पार्टीको भातृ संगठन रक्षा वाहिनीको नेतृत्व र संयोजक रविदत्त मिश्र सहितका नेताहरूलाई केन्द्रीय समितिमा स्थान दिने पत्रकार सम्मेलनमा जानकारी दिएको छ पत्रकार सम्मेलनमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वैद्य समूह सहितका दलहरू दलको नेतृत्वमा सरकार बनाउन असफल भए पनि प्रधान न्यायाधीश अखिलराज रेग्मीको नेतृत्वमा सरकार बनेको दावी गर्दै अहिले सरकार परिवर्तनको वैधसम्मको माग माने नेपालमा कहिले पनि निर्वाचन हुन नसक्ने ठोकुवा गर्नुभयो उहाँले मङ्सुर चार गते कुनै पनि हालतमा संविधान सभाको निर्वाचन गराउनु पर्ने भन्दै त्यो हुन नसके मुलुक अर्को अराजकतामा फस्ने चेतावनी दिनुभयो अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती बम आक्रमणमा चारजना नेपालीको ज्यान गएको छ नेटो सेनालाई सामान उपलब्ध गराउने फर्ममा नेपाली अनुसार बिहान पाउने छ बजे विस्फोटक पदार्थले भरिएको गाडी विस्फोट भएको हो विस्फोट लगत्तै अरू दुईजना आक्रमणकारीसँगको गोली हानहानमा चारजना नेपाली सुरक्षा गार्डको ज्यान गएको काबुलका प्रहरी प्रमुख मोहम्मद अयुब सलाङ्गीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ घटनामा दुईजना ट्रक र चालक र एकजना आक्रमणकारीको पनि ज्यान गएको छ यसैबीच सरकारले आज बिहान भएको आत्मघाती आक्रमणमा चारजना नेपालीको मृत्यु भएको भन्ने खबरको औपचारिक रूपमा पुष्टि नभएको जनाएको छ नेपालीको हताहतीका सम्बन्धमा पाकिस्तान स्थित नेपाली दूतावाससँग सरकारले सम्पर्क गरेको र त्यहाँबाट नेपालीको मृत्यु भएको खबर प्राप्त नभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुन बहादुर थापाले बताउनुभयो नलपरासीको गैंडाकोटमा रहेको अक्सफोर्ड इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेजमा आज प्रहरी र विद्यार्थीबीच झडप भएको छ झडपमा प्रहरीको लाठी चार्जबाट पाँचजना विद्यार्थी घाइते भएका छन् पोखरा विश्वविद्यालयसँग विभिन्न बाह्र बोधे माग राख्दै आन्दोलनमा उत्रेका इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीहरूले कलेज अगाडि नाराजुलुस गरेपछि गैडाकोट प्रहरीले विद्यार्थीहरूमाथि धरपकड गरेको हो अक्सफोर्ड कलेज गैंडाकोटमा इन्जिनियरिङ विषय अध्ययनरत विद्यार्थीहरू परीक्षा प्रणाली व्यवस्थित गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन् परीक्षा सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्नुपर्ने अड एवनको व्यवस्था खारेज गर्नुपर्ने कोडिङ सिस्टम लागू गर्नुपर्ने जस्ता बाह्र बुधे माग राख्दै विद्यार्थीहरू आन्दोलित छन् कलेजमा अहिले इन्जिनियरिङ सातो सेमेस्टर र तेस्रो सेमेस्टरको वार्षिक परीक्षा चलिरहेको छ विद्यार्थीहरूले सो परीक्षा स्थगित गर्न समेत माग गरेपछि कलेजमा तनावको स्थिति सिर्जना भएको हो आन्दोलित विद्यार्थीहरूले कलेजको ना दुई ख दुई शून्य चार नौ नम्बरको बसमा समेत तोडफोड गरेका छन् विद्यार्थी आशिष पौडेलले पोखरा विश्वविद्यालय अन्तर्गतका कलेजमा आज देशैभरि शान्तिपूर्ण आन्दोलनको कार्यक्रम अनुसार आफूले आन्दोलन गर्दा प्रले हस्तक्षेप गरेको बताउनुभयो अब पालो रिपोर्टको पूर्वी चितवनको एकमात्र सरकारी अस्पतालमा पछिल्लो समय उपचार गराउन आउने बिरामीको संख्यामा वृद्धि हुँदै गएको छ अघिल्ला सुपरिन्टेन्डेन्ट डाक्टर काहीँ आउने र सेवा प्रभावकारी नहुँदा सो अस्पतालले आलोचना खेप्नु परेको थियो अहिले स्थानीय स्तरकै मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर कृष्ण पौडेललाई अस्पतालले पाएको छ जसले गर्दा सेवा प्रभावकारी हुने विश्लेषण गरिएको छ यसअघि देखेका समस्यालाई निराकरण गर्दै सो अस्पताललाई प्रभावकारी बनाउन सबैको सहयोगको आवश्यकता छ सहकर्मी सम्झना श्रेष्ठको एक रिपोर्ट हिजोसम्म केही थिएन अहिले धेरै भएको जस्तो मैले महसुस गरेको छु यो सामान्य यदि सेवा पनि पाएको आज चाहिँ तपाईँको देखिया छ इमर्जेन्सी मात्रै थियो अहिले इमर्जेन्सी पनि चार पाँचवटा बेड राखिएको छ अहिलेको अवस्थामा धेरै सुधारेको सुधारेको देखिन्छ आफ्नो बुवालाई बकुल्लहर रत्नगर अस्पतालमा उपचार गराउन ल्याएका हिमालय प्रसाद खनाले भने जस्तै हिजोका दिनमा आलोचित बन्दै आएको बकुल्लह रत्नगर अस्पतालमा आज भोलि दिनानुदिन उपचार गराउन आउने बिरामीको संख्या बढेको छ सबै धनी गरिब वर्गका बिरामीहरू सो अस्पताल अस्पतालबाट सेवा लिइरहेका छन् यसअघि सो अस्पतालमा सेवा लिने बिरामीको संख्यामा कमी थियो सेवा सुविधा प्रशस्त भए पनि उपचार नै गर्न नआउँदा सेवा प्रभावकारी नभएको जस्तो देखिन्छ दैनिक सयजना भन्दा बढी बिरामीले सो अस्पतालबाट सेवा लिइरहेका छन् यस अस्पतालबाट दिने सेवा प्रति सन्तुष्टि भएकी रत्नगर तिन बेलसेकी शान्ता सहनी भरतपुरसम्म जान र कम खर्चमा उपचार पाउँदा सेवा लिन आउनेहरू खुसी छन् अझै सेवालाई वृद्धि गरिदियोस् भन्ने उनीहरूको चाहना छ सरकारले कमजोरी हुन्छ हेर्ने यसो बेला पुस्ने कुराहरू भयो ओर्ने छुन्नेको कुराहरू भयो जाडो गर्नेको बेला अनुसारको चिज हो अब आइन्दा हेरचाह गर्ने संस्थाले गरिदिए राम्रो हुन्थ्यो भन्ने अझै छ लाइनको व्यवस्था एकदम अन्त नजर पनि यहाँ राख्नुपर्छ पूर्वी चितवनवासीहरूलाई लक्षित गर्दै स्थापना भएको सो अस्पतालबाट दिने सेवा सुविधालाई प्रभावकारी बनाउन भने जरुरी छ कतिपयलाई त अझै पनि सो अस्पतालबाट कस्तो सेवा पाइन्छ भन्ने नै थाहा छैन सबै खाले बिरामी र पिछडिएका वर्गका बिरामीहरूलाई पनि सम्मान तरिकाबाट सरकारबाट प्राप्त सेवा सुविधा दिइरहेको बताउनुहुन्छ अस्पतालका डाक्टर सुमन श्रेष्ठ उनीहरू आउँदाखेरि अब हामीले दिनुपर्ने सबै जे जे सकिन्छ नि अब समितिले के के दिइरहेछ सरकारले चाहिँ के के औषधि वितरण गरिरहेछ त्यो सबै दिइन्छ होइन फेसिलिटी पनि इन्भेस्टिगेसन लगभग यहाँ हुने सबै इन्भेस्टिगेसनहरू हामीले गर्छौँ होइन जस्तो युएसीको फेसिलिटी छ तपाईँको अस्ट्रेली स्क्यानहरू हुन्छ गर्भवती महिलाको अवस्था कस्तो छ के छ बच्चाको अवस्था के कस्तो छ भन्ने कुराहरू हुन्छ त्यहाँको सुविधा छ होइन गर्भवती स्वास्थ्यको गर्भवतनको सुविधा पनि छ अब एक्सरेहरू छ भइहाल्यो इसिजीहरू e छ अहिले सो अस्पतालको क्षमता पन्ध्र बेडको मात्रै छ यसलाई बढाउने अस्पतालले तयारी गरेको छ यस अस्पताललाई प्रभावकारी बनाउन पन्ध्र बेडबाट एकाउन्न बेडको अस्पताल बनाउने लक्ष्य राखिएको बताउनुहुन्छ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जनी अहमद से हाम्रो भावी योजना भनेको यो अस्पताललाई पछिल्लो समय अस्पतालले नयाँ सुपरिन्टेन्डेन्ट डाक्टर पनि पाएको छ जसले गर्दा पनि अस्पतालमा अझै सेवा प्रभावकारी हुने र सेवा लिन आउनेहरूको चाप बढ्ने अनुमान गर्न सकिन्छ जिल्लाको पूर्वी क्षेत्रलाई लक्षित गरी बनाइएको यस अस्पतालको प्रचार प्रसार र अस्पतालबाट दिने सेवा सुविधाको बारेमा जानकारी गराए भरतपुरसम्म उपचारको लागि धाउनुपर्ने बाध्यता हट्ने थियो बाँकी समाचार नवलप्रासीको कुडियामा एक बालिकालाई जबरजस्ती क्रणी गरेको अभियोगमा प्रहरले एकजनालाई पक्राउ गरेको छ कुडिया एक बस्ने पच्चिस वर्षीय सुरेन्द्र बानियालाई स्थानीय तेह्र वर्षीय बालिकालाई जबरजस्ती क्रणी गरेको अभियोगमा पक्राउ गरिएको हो इलाका प्रहरीकारले बेलटारीका प्रहरी निरीक्षक रामकुमार दानीका अनुसार बानियामाथि गत सात दस गते ओखबारीमा गएको बेला स्थानीय बालिकालाई जबरजस्ती क्रणी गरेको लिखित उजुरी परेको थियो नेपाल विद्युत प्राधिकरणले अब दैनिक पाँच घण्टा मात्र लोडसेडिङ गर्ने भएको छ प्राधिकरण भार प्रेषण केन्द्रका अनुसार नयाँ तालिका बुधबारदेखि लागू हुनेछ विद्युत उत्पादनमा सुधार आएकाले लोडसेडिङ घटाइएको केन्द्रका प्रबन्ध निर्देशक भुवन कुमार छेत्रीले जानकारी दिनुभयो उहाँका अनुसार प्रसारण प्रणालीमा अझै तीन मेगावाट बिजुली अपुग छ अहिले दैनिक एक मेगावाट बिजुली माग गरेको र भारतबाट आयात गरेको एक मेगावाट समेत गरी जम्मा सात मेगावाट बिजुली आपूर्ति भइरहेको छेत्रीले जानकारी दिनुभयो सुनको भाउ आज बढेको छ सोमबारको तुलनामा आज सुन तोलाको छ सय पचास रुपियाँले बढेर उनपचास हजार एक सय पचास रुपियाँमा कारोबार भएको छ सुनको भाउ सोमबार तोलामा अडचालिस हजार पाँच सय रुपियाँ थियो अन्तर्राष्ट्रिय बजारमा सुनको भाव बढेकाले नेपाली बजारमा पनि भाव बढेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ महासङ्घका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन पन्ध्र डलरले बढेर अंश बाह्र सय सन्तानब्बे डलर पुगेको छ चाँदीको भाव भने स्थिर रहेको छ सोमबार जस्तै चाँदी आज तोलामा आठ सय पन्ध्र रुपियाँमा किनबेच भएको छ अब केही छोटा खबरहरू मोरङ सुन्दरपुरको सिद्धार्थ सामुदायिक वनबाट काँचो सखुवाको काठ सहित सातजना पक्राउ परेका छन् उनीहरूसँगै इलाका वन कार्यालयले एक सय बहत्तर क्युफिट फिट क्युबिक फिट काँचो काठ समेत बरामद गरेको प्रहरीले जनाएको छ डोल्पाबाट काठमाडौँका लागि उडेको हेलिकप्टर पर्वतको सदरमुकाम कुसुमा बजारमा आकस्मिक अवतरण गरेको छ मौसमको खराबीका कारण श्री एयरलाइन्सको हेलिकप्टर आज बिहान दस बजे सदरमुकाम स्थित चण्डीका सशस्त्र प्रहरी गणमा आकस्मिक अवतरण गरेको हो भारतको बद्री केदार तीर्थयात्रामा गएका नवलपरासे स्थित गैडाकोट गाविसका नौजनाको अवस्था हालसम्म पनि पत्ता लाग्न सकेको छैन उत्तराखण्ड राज्यमा हालैको भीषण बाढ़ी पहिरोमा परि बेपत्ता भएका हजारौं तीर्थयात्रीहरू मध्ये नेपालका पनि थुप्रै परेपछि तिनका परिवार आफन्त शोकमा डुबेका छन् र भक्तपुरको गुण्डु गाविस चारमा कुलोको डिलबाट लडेर आज एकजनाको ज्यान गएको छ दधीकोट गाविस पाँच तर्खगाल बस्ने पर्छ पैँतिसका रमेश खड्का लडेर कुलोमा घोप्ट परेको अवस्थामा उद्धार गरी भक्तपुर अस्पताल लगेपछि उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौँ पत्याको घोषणा गरेका डाक्टर बाबुराम भट्टराई विस्तारित बैठकपछि ए माओवादीको उपाध्यक्ष पदमा फर्कने सम्भावना तपाईँ कतिको देख्नुहुन्छ ए फर्कन्छन् बी त्यागेको पद सम्हाल्दैनन् र सही समय नै कुर्ने कि तपाईँले पठाउनु भएको अन्तिम मतपरिणाम यस्तो रहेको छ ए फर्कन्छन् भनेमा चौतिस प्रतिशत बी त्यागेको पद सम्हाल्दैनन् भनेमा अडतिस प्रतिशत र सी समय नै कुर्ने कि भनेमा अठाइस प्रतिशत मत व्यक्त गरे तपाईँ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 तर मानव अधिकारवादी समूहले भने यस विषयमा पर्याप्त अनुसन्धान तथा खोजी गर्न असफल भन्दै यस निर्णयको कड़ा आलोचना गरेका छन् इजिप्टका राष्ट्रपति मोहम्मद मोर्सीले सेनाले दिएको अडचालिस घण्टाको अल्टिमेटमलाई अस्वीकार गरेका छन् सेनाले राजीनामा दिनको लागि दिएको अल्टिमेटमलाई मोर्सीले यसले थप अन्यल उत्पन्न गराउने भन्दै अस्वीकार गरेका हुन् मोर्सीले आज बिहान वक्तव्य जारी गर्दै नयाँ राष्ट्रिय सहमतिको लागि आफूले शासन अगाडि बढाउने बताएका छन् सरकारले जनताको इच्छा पूरा गर्न नसकेको खण्डमा त्यहाँको सेनाले भने हस्तक्षेप गर्ने चुनौती दिएको छ यद्यपि सेनाले सत्ता कब्जा भने नगर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् यसबीच इजिप्टको सरकारी समाचार संस्था मेनाका अनुसार अनुसार विदेश मन्त्री मोहम्मद कामेल अम्रले राजीनामा दिएका छन् यसअघि इजिप्टमा राजनैतिक सङ्कट आएपछि पाँचजना मन्त्रीले राजीनामा दिइसकेका छन् अब खेल समाचार पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत उत्कृष्ट युवा खेलाडीको उपाधि ओसुकी चाहना बमसोम लामाले जितेकी छन् उनले पौडीका शिरिष गुरुङ क्रिकेटका आकाश विष्ट फुटबलकी निरु थापा र ब्याडमिन्टनका रञ्जित तमाङलाई पछि पारिन् यस्तै उत्कृष्ट प्रशिक्षक क्रिकेटमा पुबुदो दासनायकी घोषित भए नेपाली क्रिकेटले गत वर्ष पाएको सफलतामा उनी पर्दा पछाडि थिए उनले उसुका युवराज गुरुङ करातेका अकबर शाह पौडीका वाङदेन लामा एथलेटिक्सका डरबहादुर साईलाई पछि पारे फुटबल प्रशिक्षक भीम थापालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरियो सन् उन्नाइस सय एकहत्तरमा जापानमा अन्डर नाइन्टिन एसियाली च्याम्पियनसिपमा सहभागी भएका उनले त्यसपछि नेरो टिम एनाटी ठमेल महावीर क्लब लगायतका क्लब फुटबल खेले खेलाडीपछि प्रशिक्षक बनेका उनी शारीरिक अवस्थाको कारण अहिले खेल क्षेत्रमा छैनन् अखिल नेपाल फुटबल संघ एन्फाले एन्फा एकाडेमीको विषयको अवधारणा अघि सार्दा त्यसको विस्तृत